कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अमूल्य योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित आकाश जस्ता अमर गीतहरूको यो सविशेष कार्यक्रममा प्राविधिक मित्र दिनेश निरौला सहित यो प्रस्तोता प्रकाश साइमीको शालीन अभिवादन आजको एक सय छत्तीसौं अंक शुभारम्भ गर्दा एउटा खुशीको कुरासँगै हामी कार्यक्रमलाई थालनी गर्नेछौं हाम्रो छिमेकी मुलुक भारतबाट प्रकाशन हुने प्रसिद्ध साहित्यिक पत्रिका नयाँ ज्ञानोदयले नेपालमा भएको भूकम्पका बारेमा एक विशेष अंक प्रकाशन गरेको छ जसमा भारतका प्रसिद्ध स्रष्टाहरूले विशेष गरेर आपदा र पर्यावरणका विषयमा नेपाल सम्बन्धी लेखहरू प्रकाशन गरेका छन् भारतका प्रसिद्ध कथाकार प्रिय दर्शनले भूकम्पपछि काप्दै गरेको धरती त्यसै गरी विष्णु नागरले भूकम्प र ईश्वर देवेन्द्र मेवाड़ीले भूकम्पको छायामा आलोक प्रभाकरले पृथ्वीको सनक पंकज चतुर्वेदीले रूख बिरूवामा तस्करको निशानी त्यसै गरी गोपाल कृष्ण गान्धीले भूकम्पको सामनामा हाम्रो शक्ति भनेर विभिन्न शीर्षकमा निबन्ध कथाहरू लेखेका छन् र सबैभन्दा रमाइलो प्रसंग भारतीय मीडियाले नेपालसँग गरेको दुर्व्यवहारलाई लिएर लेखिएको लेख पनि मीडिया बी एक आपद है भनेर मुकेश कुमारले लेखेको लेख सहित नयाँ ज्ञानोदयले यो विशेष अंक प्रकाशन गरेको छ यद्यपि हाम्रा प्रकाशकहरू ब्रह्म शमशेरको पुस्तकलाई पुनर्प्रकाशन गरिरहेका छन् भने हाम्रा छिमेकी मुलुकले यो दुई हजार बहत्तरको भूकम्पलाई विशेष सन्दर्भ बनाएर प्रकाशन गरेको छ यो जानकारी सहित आजको कार्यक्रम शुभारम्भ गर्न चाहन्छु आज जन्मदिन परेका नेपाली संगीत जगतका उज्जवल नक्षत्र शास्त्रीय संगीतका ज्ञाता र संगीत घरानाका एक विशिष्ट व्यक्ति नेपाल कलाभूषण चन्द्रराज शर्मालाई जन्मदिनको हार्दिक शुभकामना सहित आज उनकै संगीतको यो गीतबाट कार्यक्रम आरम्भ गर्दछु को हरे नशा तो साहस माली प्रदर्छु सदा देशको नीति एक भैने पाले एक भैने पाले र ढुङ्गा बाहु र बलले सम्हाले राख्दा गौरव गाथा वीरको नाता झन उच्च राख्दा हिमगिरी छर्छन् सदैव सुन्दर शान्तिको सुभाष नेपाली जाति हुँदैन कहिले अल्छिर उदास मुटुको हरेक नसा मतातो, साहस उमाली प्रण गर्छु सदा देशको निम्ति एक भए नेपाली एक भने पाले मेरो विशाल चुली नदेख्ने को छारा यो कर्म भूमि बुद्धको जन्म बिर्सनेको छारा नेपाली आत्मा सम्पूर्ण बोल्छ विश्वको कणकाणा गर्छौ धैर्यले हामी दिएर तमना मुटुको हरेक नशा मताको साहस उमाले छौ सदा देशको निम्ति एक भै नेपाली एक भई ने पाले स्वर सम्राट नारायण गोपालको स्वरमा नारायण गोपालका प्रिय संगीतकार नेपाल कलाभूषण चन्द्रराज शर्माको संगीतमा लक्ष्मण लोहनीको शब्दसँगै आजको एक सय छत्तीसौं अजर अमर गीतको श्रृंखलाको शुभारम्भ गर्दछ यस गीतलाई चन्द्रराज शर्माले संगीतबद्ध गर्दा नारायण गोपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक थिए चन्द्रराज शर्मा गणेश रसिक इन्द्रनारायण मानन्दर कमला श्रेष्ठ सुभद्रा अधिकारी हरिवंश आचार्य त्यहाँ कलाकारका रूपमा आबद्ध थिए विक्रम सम्बत दुई हजार सालको असार चौविस गते सोमबारका दिन दिल्ली बजारमा जन्मेका चन्द्रराज शर्माका पिता यज्ञराज शर्मा सत्याल र माता होमकुमारी जसको कारणले उनी संगीतमा आबद्ध भए संगीत शिरोमणिको पदवी पाएका यज्ञराज शर्माका सुपुत्र चन्द्रराज शर्माका छोरा सुदेश शर्मा पनि नेपाली आधुनिक गायनमा हामी नदीका दुई किनारा जस्ता गीतका कारण लोकप्रिय छन् सानैदेखि सांगीतिक वातावरणमा हुर्केका चन्द्रराज शर्मामा संगीतको प्रभाव संस्कारगत नै पर्ने नै भयो यसैले आठ वर्षको कलिलो उमेरमै उनले रेडियो नेपालको माइक्रोफोनमा गाउन पाएका थिए नौ दश वर्षकै उमेरदेखि संगीत रच्न थालेका थिए यसरी शुरू भएको चन्द्रराज शर्माको सांगीतिक जीवन यस क्षेत्रमा व्यापक बन्दै गयो नेपाली रंगमंचमा विशेष गरेर उनले मुनामदन गीती नाटकलाई संगीतबद्ध गर्ने उनी पहिलो संगीतकार थिए उनकै संगीतमा नारायण गोपाल तारादेवी कमला श्रेष्ठले मुनामदनका निम्ति गीत गाएका थिए भने यसपछि अम्बर गुरूङले मुनामदनको संगीत गरेका थिए र त्यसपछि नारायण गोपालले मुनामदनको संगीत गरेका थिए नेपाल कलाभूषण चन्द्रराज शर्माले संयुक्त लगानीको पहिलो फिल्म जीवन ज्योतिमा पनि संगीत गरेका थिए यसको गीत मेरो माल मलाई फर्काइदियो साथी ज्यान जोगाउनु छ भने पाकिस्तानमा पनि लोकप्रिय भएको थियो संयुक्त लगानीको पहिलो फिल्म जीवन ज्योतिका संगीतकार चन्द्रराज शर्मा र नेपालको पहिलो रंगीन चलचित्र कुमारीका संगीतकार चन्द्रराज शर्माको जीवनको इतिहासमा महत्वपूर्ण घड़ी त्यति बेला हुन्छ जब यिनले मानिक रत्न प्रेमदोज प्रधान र नारायण गोपाल जस्ता कलाकारसँग सहकार्य गरे मानिक रत्नको स्वर किरण खरेलको शब्दमा यिनले गरेको संगीत सुन्दा हामीलाई रात्रिकालीन संगीत शिविर यसै याद आउँछ किरणहरूले प्रेम पत्र लेख्दैछु फुलका कलिला पातमा खोजिदिनु है यसलाई भोलि सबेर तिमीले पढिदिनु है यसलाई जुनका किरणहरूले प्रेम पत्र लेख्दैछु म धेरै भयो हजुरको केही खबर मिलेन मेरो लागि मिरेमा লালি উষা খুলে না এ হাজুর এ হাজুর সায়কি কত সিনা স্ত্রী ভুলে গো সে আখমা मेरो तस्वीर मन छैन के फुलेको जुनका किरणहरूले प्रेम पत्र लेख्दैछु म चिठी पठाउँछु भन्थ्यौ चिठी पनि पठाइनौ सपनामा भेट्छु भन्थ्यौ सपनामा पनि आइनौ ए हजुर ए हजुर म बाँच्न सक्दिनँ तिम्रो चिठी नपाए म भुल्ने छैन पक्कै भोलि सपनामा आए जुनका किरणहरूले प्रेम पत्र लेख्दै नेपाल कलाभूषण चन्द्रराज शर्माको आज जन्मदिन र जन्मदिनको शुभकामना सहित यो आजको विशेष कार्यक्रम चन्द्रराज शर्मामा हार्दिकतापूर्वक समर्पित छ आजको कार्यक्रमका बारेमा सिक्किम ग्यान्टोकबाट चिरञ्जीवी नेपालले लेख्नु भएको छ प्रकाशजी असारे झरीले दिक्क लागेको दिन र रातको यो प्रहर कार्यालयबाट घर आउँदा नेथुक्क भई चिसिएर सुतेको छु तर पर्खाइमा छु कहिले नौ बज्छ भनेर नौलो श्रृंखलाको प्रस्तुति सुन्न नसुनी निद्रा अवश्य लाग्दैन पर्खाईमा सदाबहार गीतहरू सुन्दैछु भनेर लेख्नुभएको छ चिरञ्जीवीजीले त्यसै गरी अघिल्लो श्रृंखलाका हाम्रा दुई लोकप्रिय कार्यक्रम साइकल गाथा जुन एक सय चौतिस र पैंतिसमा हामी आबद्ध थियौं गत आइतबार र सोमबार त्यसबारेमा टेलिभिजनका संचारकर्मी राजु सिलवालले लेख्नु भएको छ प्रकाशजी तपाईँले कार्यक्रममा साइकलको सन्दर्भ उठाउनु भएपछि मलाई पनि सानै उमेरमा नाटक निर्देशक प्रचण्ड मल्ललाई साइकलमा विभिन्न ठाउँमा लगिदिएको याद आयो मेरा काका गायक स्वर्गीय बटुकृष्ण ज्वालाको भने आफ्नो साइकल थिएन उहाँ सांगीतिक कार्यक्रममा जानुपर्दा मेरा बाबा स्वर्गीय बालकृष्ण सिलवालको साइकल लिएर जाने गरेको मलाई सम्झना छ तर सानैदेखि मैले मोटरसाइकलमै देखिएका कैयौं कलाकार छन् वरिष्ठ गीतकार किरण खरेल बानेश्वरदेखि बालाजुको साई नेपाल चलचित्र संस्थानसम्म मोटरसाइकलमै हिँडुल गरेको धेरै पटक याद छ कालीमाटीबाट गायक तथा संगीतकार शिवशंकर रातो मोटरसाइकलमा रेडियो नेपाल गएको तथा तीस सालतिरै संगीतकार नाति काजीले नब्बे सीसीको कालो रंगको होण्डा चढ़ेको याद छ संगीतकार गोपाल योजन पनि त्यस्ताका कालो रंगको मोटरसाइकल चढ्थे रत्न रेकर्डिङ संस्थानको महाप्रबन्धकको सवारी साधन रातो मोटरसाइकल थियो त्यहाँ लामो समय प्रमुख भएका गीतकार वृखबहादुर रावलले वर्षौं त्यो मोटरसाइकल चढ़ेका थिए गीतकार उत्तमलाल श्रेष्ठ पनि मोटरसाइकलमै चढ़थे साई नेपाल चलचित्र संस्थानमा नायब महाप्रबन्धकमा नियुक्त भएपछि निर शाहलाई संस्थानले मोटरसाइकल उपलब्ध गराएको थियो सो मोटरसाइकल गाईसँग अचानक ठक्कर खाँदा निर शाह घाइते भई वीर अस्पताल भर्न समेत भरेका थिए दुई हजार छत्तीस सालमा हामी रत्न राजलक्ष्मी क्याम्पस पढ्दा परे दोधारेमा जेठी छोडौं माया लाग्छ कान्छी छोडौं जस्ता गीत गाएका रेर नेपालका गायक गायक भई चर्चा कमाएका नायक भुवन केसी हरियो रंगको नयाँ मोटरसाइकल कलेज आउँदा चढ़थे राजु सिलवालको यो जानकारी लागि हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रममा फेरि एकपल्ट हामी प्रवेश गरौं चन्द्रराज शर्माको सन्दर्भमा चन्द्रराज शर्मा सांस्कृतिक संस्थानमा लामो समय आबद्ध रहे संगीत निर्देशकका रूपमा उनी त्यहाँ काम गर्दा स्वर सम्राट नारायण गोपाल त्यहाँ महाप्रबन्धक थिए र चन्द्रराज शर्माले पछिल्लो पटक कुञ्जिनी गीती नाटकमा नाट्य निर्देशक भएर काम गरे भने चलचित्र नासोका निम्ति पनि उनले पार्श्व संगीत गरे नासोमा चलचित्रका निम्ति संगीत गर्दा गायक गायिकाबाट असहयोग भएपछि उनी चलचित्र क्षेत्रबाट विरक्तिर गए यो जानकारी सँगै राजेश्वर उदय लेख्नुहुन्छ अजर अमर गीतहरूका सर्जक अर्का महान संगीतज्ञ कलाभूषण चन्द्रराज शर्माज्यूको जन्मदिनको बधाई स्वर सम्राट नारायण गोपालको स्वरमा मुटुको हरेक कुना कुनामा नेपाली जाति हुँदैन कहिले अल्छी र उदास एक भई नेपाली बोलको प्रेरणादायी गीतबाट कार्यक्रम शुरू गर्नुभयो एक सय सत्तीसौं श्रृंखला क्या आनन्ददायक मजाको गीतबाट त्यसै गरी कुमारजङ कार्कीले पनि जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्नुभएको छ भने डामाडुल किराती सुभाष ढुङ्गेल टीका छेत्री र साउलिन श्रेष्ठले पनि जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ भने हामीलाई हाम्रो ट्विटरमा मेन्सन गर्नुभएको छ धना पौडेलजीले र त्यसै गरी सानो रेग्मीजीले पहिलोपटक सुन्दैछु यो गीत यो सुनौलो अवसरका लागि अजर अमर टीमलाई धेरै धेरै धन्यवाद जुनका किरणहरूले प्रेमपत्र लेख्दैछु भन्ने गीतका बारेमा उहाँको टिप्पणी मात्रै हो त्यसै गरी सिकारो केटो लेख्नुहुन्छ आज चन्द्रराज शर्माको बारेमा सुन्दैछु हरेक कुरा नयाँ नौलो थाहा नपाएको मलाई रमाइलो लागिरहेछ धन्यवाद त्यसै गरिकन प्रमोद आचार्यले पनि लेख्नु भएको छ चन्द्रराज शर्मा बारेमा अझै विशेष ज्ञान राख्नका लागि यहाँ सबैमा आभार व्यक्त गर्दै चन्द्रराज शर्माका बारेमा अर्को प्रसंगमा प्रवेश गरौं चन्द्रराज शर्माले नेपालको पहिलो रंगीन चलचित्र कुमारीका निम्ति संगीत निर्देशन गर्नुभयो शिवशंकरसित मिलेर यति बेला चलचित्र संस्थान यसका निर्माताको रूपमा थियो भने उत्तमलाल श्रेष्ठ त्यति बेला संस्थानका महाप्रबन्धक हुनुहुन्थ्यो उत्तमलाल श्रेष्ठ स्वयं पनि एक कुशल गीतकार र प्रशासनिक व्यक्तित्व र उहाँ विभिन्न विद्यालयका संरक्षक पनि हुनुहुन्थ्यो किरण खरेलको शब्दमा शिवशंकर र चन्द्रराज शर्माको संगीतमा तारादेवीको यो स्वर विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिको आर्थिक रूपले विपन्न विद्यार्थीहरूका लागि छात्रवृत्ति सम्बन्धी सूचना उच्च शिक्षा सुधार परियोजनाको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरूबाट हाल एसएलसी उत्तीर्ण र कक्षा बाह्रको परीक्षा दिइ बसेका गरिब विद्यार्थीहरू मध्येबाट पीएमटी पद्धतिद्वारा छनौट गरी क्रमशः उच्च माविमा विज्ञान विषय तथा स्नातक तह अध्ययन गर्न चाहनेका लागि आर्थिक अनुदान उपलब्ध गराइने भएकोले विद्यार्थीले सम्बन्धित जिल्ला स्थित उच्च माध्यमिक शिक्षा परिषदको कार्यालय अथवा यस समितिको website W dot dot edu dot NP मार्फत फारम प्राप्त गरी प्लस टू अध्ययन गर्न चाहनेले यही साउन पन्ध्र गते भित्र तथा स्नातक तह अध्ययन गर्न चाहनेले यही भदौ मसान्तसम्म सम्बन्धित उच्च माध्यमिक शिक्षा परिषदको जिल्ला स्थित कार्यालयमा फारम बुझाउन सूचित गरिन्छ विद्यार्थी वित्तीय सहयोग कोष विकास समिति झम्सीखेल ललितपुर सम्पर्क शून्य एक पचास तेह्र पाँच पाँच छ पचपन्न पैतालिस एक सय चौबिस काठमाडौँ मनोरञ्जनका लागि नेपालकै पहिलो र विशाल पारिवारिक पार्क काठमाडौँ फन भ्याली काठमाडौँबाट दस किलोमिटर र सूर्य विनायक भक्तपुरबाट चार किलोमिटरको दूरीमा बालकदेखि वयस्कसम्म सबैका लागि आउनुहोस् समुद्री छालको अनुभव अब नेपालमै गर्नुहोस् काठमाडौँ फन भ्याली स्लाइडमा चिप्लिएर स्विमिङ पुलमा पानीसँगै रमाउनुहोस् र साथै अरू दस किसिमका खेलहरूको पनि आनन्द लिनुहोस् काठमाडौँमा हुनुहुन्छ भने रमाइलो रमाइलोका लागि पुग्नै पर्ने ठाउँ काठमाडौँ फन भ्याली पलासे भक्तपुर सम्पर्क पैसठी चालिस सात सय एघार चार बाइस शून्य शून्य अडसठी तपाईँका रहरहरू पूरा हुन्छन् सुनका गर गहनाले सुन्दर बनाउँछ तपाईँलाई सुनका गहनाले सुनका गर गहना तथा चाँदीका सामानहरूको लागि हामीलाई सम्झनुहोस् श्री कृष्ण ज्यास पस टङ्गल ललितपुर फोन पचपन्न सडचालिस आठ सय छत्तीस मोबाइल अन्ठानब्बे एकचालिस अठाइस तेइस शून्य छ यहाँ हरेक किसिमका सुन तथा चाँदीका गर गहनाहरू अर्डर बमोजिम बनाउनुका साथै तयारी पनि गरिन्छ सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज आकाश जस्ता अमर गीत मेरा स्वर सम्राट नारायण गोपालको उद्बोधनको यो उद्गीतसँगै घाँसिएको यो कार्यक्रम अजर अमर गीतहरूको आजको एक सय छत्तीसौं श्रृंखलामा हामी चर्चा गर्दैछौ नेपाली संगीत आकाशका एक नक्षत्र नेपाल कलाभूषण चन्द्रराज शर्माका बारेमा चन्द्रराज शर्माका सांगीतिक जीवनका अनेक पाटाहरूमध्ये एउटा यादगार प्रसंग हो दुई हजार बीस सालमा यिनले प्रयाग संगीत समिति इलाहाबादबाट संगीत प्रभाकर अर्थात बिम्यूज गरे विक्रम सम्बत दुई हजार एक्काइस सालमा आयोजित शास्त्रीय संगीत सम्मेलनमा उनी नेपाल कलाभूषणको पदवीले विभूषित भए यस अवसरमा उनले पदक र पुरस्कार पनि प्राप्त गरेका थिए यसै गरी शिक्षातर्फ उनले विक्रम सम्बत दुई हजार तेइसमा बीकम गरे विक्रम सम्बत दुई हजार एक्काइसमा चन्द्रराज शर्मा प्रज्ञा प्रतिष्ठानको त्रिवर्षीय योजना अन्तर्गत संगीत शिक्षकमा छानिए यसैबीच विक्रम सम्बत दुई हजार बाइसदेखि उनी नेपाल संगीत महाविद्यालयमा पनि संगीत अध्यापक भए विक्रम सम्बत दुई हजार छत्तीस सालदेखि उनी सांस्कृतिक विभागको सेवामा संलग्न भए चन्द्रराज शर्माले सांस्कृतिक संस्थानको संगीत प्रबन्धक पदमा रही सेवा गर्ने मौका पनि पाए रानी पोखरी छेउमा रहेको सांस्कृतिक संस्थानमा यिनको जीवनको निकै लामो समय बित्यो र यही हुँदा उनले मुनामदनदेखि लिएर पछिल्लो पटक हरिहर शर्मा महाप्रबन्धक हुँदा उनले कुञ्जिनी नाटक नाटकसम्ममा संगीत निर्देशन गरे यिनको विवाह दुई हजार अठार सालमा कुमारी तारासँग सम्पन्न भएको थियो यो दम्पतिबाट संगीत क्षेत्रमा दुई छोरा र एक छोरी गरिकन संगीतमा आबद्ध छन् भने सुरेश राज शर्मा जो गायकका रूपमा सर्वाधिक चर्चित पनि छन् चन्द्रा शर्माका बारेमा वसन्त क्षितिजले हाम्रो फेसबुकमा लेख्नु भएको छ हार्दिक शुभकामना यसरी नै चम्किरहन् हामी माझ अजर अमर गीतहरूको यो साँझ लाखौं छन् जन्मदिनको शुभकामना महान संगीतज्ञ कलाभूषण चन्द्रराज शर्मा धन्यवाद वसन्त क्षितिजी यहाँको यो अभिव्यक्तिका निम्ति अब चन्द्रराज शर्माले संगीतबद्ध गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुना मदनको पहिलो सांगीतिक गीत नाटकबाट स्वर सम्राट नारायण गोपालको स्वर हे मेरी मुना नभन त्यसो सुनमा की साह्रै भन्ने किन हो भुलेकी म बिर्सदिन बसुना लासा बाटामा बिर्सदिन सखेवा फेरि आउँछ उडी बिहानको नै दिन चरी भेटको भरा दिन मरी छाड्यो कि गरी मर्द को इरादा नहल करी बात मेरो असु को बाधा अनर दाना नेपाल कलाभूषण चन्द्रराज शर्माले नेपाली सुगम संगीतका पहिलो चरणका तीनै गायक स्वर सम्राट नारायण गोपाल त्यसै गरी मानिक रत्न अनि प्रेमदोषसँग सहकारी गर्ने मौका पाए चन्द्रराज शर्मा स्वयंले गोपालजी नेपालीका शब्दमा गाएका चारवटा गीतका डिक्स रेकर्ड नेपाली संगीत इतिहासका आभूषण भएका छन् यहाँ प्रस्तुत छ पुरूषोत्तम अधिकारीको शब्दमा चन्द्रराज शर्माको संगीतमा प्रेमध्वज प्रधानको यो स्वर तिमी गुराँसको फुल भई पाखा पहाडमै फुल्छौ तिमी गुराँसको फूल भई पाखा पहाडमै त पत्कर भए कोही छैन छाती भिजाउँदै रुन्छु तिमी गुराँसको फुल भई पाका पहाड छु तर मेरो केही चल्दैन आधी आउँछ अतालिन्छु तर मेरो केही चल्दैन तिमी आकाशको जुन भै माथि आकाशमै डुल्छौ मत बादल भए कोही छैन छाती भिजाउँदै रुन्छु तिमी गुराँसको फुल भए पाखा नेपाल कलाभूषण चन्द्रराज शर्मा संगीत शिरोमणि एकेराज शर्मा सत्यालका सुपुत्र हुन् र उनले आफ्नो सांगीतिक विरासतलाई इज्जतका साथ कायम राख्दै संगीतमा समर्पण गरे चन्द्रराज शर्माको आजको जन्मदिनको दिनमा हामी यो विशेष कार्यक्रमलाई प्रस्तुत गरिरहेका छौं उनको सम्मानमा चन्द्रराज शर्माले गाएका चारवटा गीतहरूको डिस्क रेकर्ड जसमा धेरै शब्दहरू गोपालजी नेपालीले लेख्नु भएको छ भने गोपालजी नेपालीकै शब्दमा उनले पछि जीवन ज्योति फिल्ममा पनि संगीत गरेका थिए चन्द्रराज शर्माले फिल्मी संगीत बाहेक गीती नाटक बाहेक अपेरामा पनि संगीत गरेका छन् ब्याले विशेष गरेर नृत्य नाटिका त्यसै गरिकन अपेरामा सत्यनागमा उनले संगीत गरेका थिए र पछिल्लो पटक उनले हरिप्रसाद रिमालद्वारा निर्देशित मनबहादुर मुखियाको कालजयी नाटक क्रसमा टाङ्गिएको जिन्दगी नामक नाटकमा भक्तराज आचार्यलाई पार्श्व गायकका रूपमा गाउने मौका दिएका थिए शास्त्रीय संगीतका ज्ञाता चन्द्रराज शर्मालाई संगीत संयोजनको पनि कुशल ज्ञान थियो र उनी आफ्नो संगीत निर्देशनमा नासो फिल्मको गीत रेकर्डिङ गर्न बम्बई पनि पुगेका थिए चन्द्रराज शर्माका बारेमा राजेश्वर उदयले लेख्नु भएको छ आँखाहरूले रुन नखोजे ओठहरूले हाँस्न नखोजे जीवन कति सुन्दर हुन्थ्यो होला क्या सुन्दर रचना संगीत अनि स्वरबद्ध वा क्या मन छ यो संगीतको साँच्चै भाषा हुँदैन यो त मनसँग जोडिने अपरिभाषित तरंगको जोड्न हो कृतज्ञता ज्ञापन गर्छु प्राविधिक मित्र सन्दीपजीलाई भनेर भएको छ आज सन्दीपजीको ठाउँमा दिनेश निरौला उपस्थित हुनुहुन्छ दिनेश निरौला जो हाम्रा प्राविधिक मित्रहरूमध्ये संगीतका एक कुशल अनुसेवी पनि हुनुहुन्छ सनत कुमार बस्तीले पनि अजर अमर गीतहरूको सुमधुर यात्रा सहज सुखद एवं सुस्वादु सम्पन्न होस् भनेर शुभकामना दिनुभएको छ नेपाल कलाभूषण चन्द्रराज शर्माको संगीतमा शंकर प्रेरणाको शब्दमा शास्त्रीय संगीतका छनक र शैली भएकी गायिका मीरा राणाको स्वर माया लाए तिमीसित राणाको स्वरमा नेपाल कलाभूषण चन्द्र राज शर्माको संगीतमा यो गीत आजको यो कार्यक्रम पाल्पामा सुन्न केही गाह्रो भइरहेको कुरा गुनासो आएको छ रेडियो मदन पोखराले यसको टुक्रा टुक्रा टाक्री मात्रै प्रसारण गरिरहेको र अर्को एफएमबाट यो प्रसारण नभइरहेको अवस्थामा अहिले सुन्न असहज भएको पनि हामीलाई टिप्पणी आएको छ भने विराटनगरबाट यो कार्यक्रम राम्रै सुनिएको कुरा हामीलाई गायिका रश्मि अमात्यले जानकारी दिनुभएको छ भने मुक्ति भण्डारी जो यो कार्यक्रम नियमित सुन्नुहुन्छ उहाँ हाम्रो फेसबुकमा हामीलाई मेन्सन ट्विटरमा मेन्सन गर्नुहुन्छ स्याङ्जामा रेडियो मार्फत सुन्न पाइँदैन म सधैँ अनलाइन सुन्छु डाउनलोड गरेर साथीहरूलाई पनि उपलब्ध गराउने गरेको छु जय होस् भनेर उहाँले लेख्नु भएको छ मुक्ति भण्डारी जो आफै पनि संगीतमा रूचि लिनुहुन्छ उहाँले एक कुराकानीका प्रसंगमा फोनमा भन्नुभएको थियो म पुराना गीतहरूलाई गाउन रूचाउँछु र गाउँछु गायक शैलेश सिंहले जस्तै पुराना कलाकारलाई इज्जत गरेर रिमिक्स नगरिकन गाउन सक्छु भनेर उहाँले जानकारी दिनुभएको छ मुक्तिजीलाई हार्दिक धन्यवाद त्यसै गरी गोकुल सापकोटाजी लेख्नुहुन्छ प्रत्येक श्रृंखला उत्कृष्ट रोचक एवं ज्ञानवर्धक भनेर लेख्नु भएको छ भूषाल केपी लेख्नुहुन्छ ड्यूटीबाट आएर अजर अमर गीत सुन्दै गर्दाको अवस्था नेपाल कलाभूषण चन्द्रराज शर्मालाई जन्मदिनको हार्दिक शुभकामना भनेर लेख्नु भएको छ जी किम सुङले लेख्नुभएको छ यो एक घण्टाको समय यति छिटो बिते जस्तो लाग्छ मानौ पल्सरको इन्जिन लगाएको जस्तो अजर अमर गीतहरू हप्तैभरि आए पनि धित मर्दैन सायद भनेर उहाँ लेख्नुभएको छ यहाँहरू सबैमा हार्दिक आभार व्यक्त गर्दै अब नेपाल कलाभूषण चन्द्रराज शर्माका गीत संगीतको अर्को पाटोको चर्चा गरौं नेपाली गीती नाटकमा विशेष गरेर गीती नाटकलाई संगीत गर्ने केही संगीतकारहरूमा चन्द्रराज शर्मा अम्बर गुरूङ र नारायण गोपालको नाम स्वत स्मरणमा अग्रपंक्तिमा आउँछ चन्द्रराज शर्माले माधव घिमिरेद्वारा रचित शकुन्तला गीत नाटकमा गरेको संगीतलाई नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो गौरवशाली प्रस्तुतिको रूपमा लिएका छन् र सो नाटकमा शकुन्तलालाई विदा गर्दाको गीतको जुन संगीत उहाँले गर्नुभएको छ त्यसलाई गायक भक्तराज आचार्यले इज्जतपूर्वक गाएका छन् र भक्तराज आचार्यले यति उत्कृष्ट संगीतको गीत गाएको त्यो रेकर्ड अहिले हामीसँग उपलब्ध छैन तर नेपाल कलाभूषण चन्द्रराज शर्मालाई गत विक्रमाब्द दुई हजार अन्ठाउन्न सालमा पद्मकन्या कलेजको डेनिस हलमा स्वर सम्राट स्मृति पुरस्कारद्वारा सम्मान गरिएको थियो गीतकार चेतन कार्कीको हातबाट र विशेष अतिथि यादव खरेलको उपस्थितिमा त्यति बेला केही प्रश्नको प्रसंगमा मैले चन्द्रराज शर्मालाई मञ्चमा आफ्नो अभिव्यक्ति राख्नलाई आग्रह गर्दा तपाईँसँग नारायण गोपालका यी गीत बाहेक अरू के के गीत छन् भनेर भन्दा उहाँले मसँग नारायण गोपालका धेरै गीतहरू छन् म यहाँलाई उपलब्ध गराउँछु भन्नुभएको थियो तर अहिलेसम्म पनि त्यो काम हुन सकेको त छैन आशा गरौं सायद चन्द्रा शर्माबाट ती सबै गीतहरू कुनै दिन पाइएला तर मैले यो निकै मुस्किलले खोजेको एउटा गीत युधिर शमशेर थापाको शब्दमा चन्द्रा शर्माको संगीतमा नारायण गोपालको स्वरमा पारी त्यो डाँडा उभिएर तिमी बाटो नै हेर्दी हो पधेरो छेउ पुरे सधैँ नै बस्दी हो गुरास फुल त्यो वनको तिमी सधैँ नै देख्दी हौ तिमीसँग मनाई तिमी सम्झेर दादी हो हिमालको अग्लो त्यो सेतो टुप्पा तिमीले हेर्दी हो मनको कुरा मनै राखी सोचेर बस्दी हो आफे त्यो चरी गाएको तिमी केही वनमा हौ सम्भना मेरो आएर सारै आँसु नै हौ हे सानी आबा म आए पर पर्खेर बस्नु है बनाई दिश्दा नमाने लाधर मुसुका हसनू नेपाल कलाभूषण चन्द्रराज शर्माले नेपालको पहिलो रंगीन चलचित्र कुमारी त्यसै गरी पहिलो संयुक्त लगानीको चलचित्र जीवन ज्योति जसमा शिव श्रेष्ठ र पाकिस्तानका अभिनेता नदीम खानले अभिनय गरेका थिए त्यसै गरी पछिल्लो चलचित्र नासोमा संगीत गरेका छन् भने जीवनीमाथि बनेको पहिलो चलचित्र आदिकवि भानुभक्तमा पनि उनले संगीत गरेका थिए चन्द्रराज शर्मालाई जन्मदिनको लाख लाख शुभकामना व्यक्त गरेका छन् अनिश नेौपानेले त्यसै हाम्रो ट्विटरमा हामीलाई मेन्शन गर्नुभएको छ धना पौडेलले नेपाल कलाभूषण चन्द्रराज शर्मालाई जन्मदिनको शुभकामना कार्यक्रमको लागि प्रकाशजी सहित अजर अमर गीतहरूका टीमलाई धन्यवाद भनेर भन्नुभएको छ धना पौडेलजीलाई आभार व्यक्त गर्दै आजको यस कार्यक्रमबाट मेरा प्राविधिक मित्र दिनेश निरौला र मलाई विदा दिनुहोस् बस्नु भन्दा बिर्सनु साथी बाटो पुरी बस्नु भन्दा फर्कनु जाति आँखा तिमीले बस्नु भन्दा बिर्सनु जाती अझै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू